सम्झनाका लहरहरू अनलाइन रेडियो कार्यक्रम सिर्जनाका लहरहरू विश्व नेपाली साहित्यमा महासङ्घ शाखा साउदी अरेबियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरू सारा दिन तिम्रै बाटो पर्खिएर रोएँ सारा दिन तिम्रै बाटो पर्खिएर रोएँ आइ नौ त साँझ झनै चर्किएर अनि दोमै गल्यो रात तिमी बिना मेरो अनिदोमै गल्यो रात तिमी बिना मेरो बिछ्यौनमा यताउता फर्किएर रोएँ सारा दिन तिम्रै बाटो पर्खिएर रोएँ झनै साह्रो गढ्यो नसा यो मुटुमा तिम्रै झनै साह्रो गढ्यो नसा यो मुटुमा तिम्रै आफ्नै मुटुसँग आफै झर्किएर रोएँ सारा दिन तिम्रै बाटो पर्खिएर रोएँ मिरिमिरेमै झुल्क्यो घामा बल्झिँदै थियो याद मिरिमिरेमै झुल्क्यो घामा बल्झिँदै थियो याद आफ्नै छायासँग फेरि तर्किएर रोएँ सारा दिन तिम्रै बाटो पर्खिएर रोएँ आई नौ त साँझ झनै सर्किएर रोएँ नमस्कार अनि साहित्यिक अभिवादन म कार्यक्रम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 उनानब्बे थोप्लो आठ मेगा दैलेखको website W W W dot DTFM dot ओआरजीबाट विश्वको जुनसुकै स्थानमा रहेर पनि सुन्न सकिने यो कार्यक्रम सृजनाका लहरहरू डट कम दैलेखी डट सृजनाका लहरहरू डट कम हाम्रो संसार dot net PNN online radio global Nepali dot com literature of Nepali dot com radio दुर्वतारा सामुदायिक एफएम उनानब्बे थुप्लो आठ मेगा हर्च दैलेख एफएमबाट DTFM dot ORG Sayapatri dot blog dot com GNLF dot blog dot com Triveni dot blog dot com नारी दर्पण डट कम हाम्रो संसार online radio Dailekhi Amrit dot blog dot com Ramechhap dot सृजनाका लहरहरू डट कम पन्ध्रवटा अनलाइन मिडियाहरूबाट सुन्न सक्नुहुन्छ यो जानकारीसँगै आउनुहोस् मनोरञ्जन गरौँ यो साङ्गीतिक कोसेलीबाट Sureki पूर्णिमामै आँसु नझार भन्दै थियो जुन रुँदै पूर्णिमामै आँसु नझार भन्दै थियो तिहानबाट पुर्खजले बस्ती नचार भन्दै थियो तयारी म गर्दै थिएँ आफ्नै जातको राज्य सर्न तयारी म गर्दै थिएँ आफ्नै जातको राज्य सर्न जन्मेको यो पखेडाले माया नमार भन्दै थियो जुन रुँदै पूर्णिमामै आँसु नजार भन्दै थियो यही धुलोमा हुर्के बढेँ यही मूलको पानी पिउँथेँ यही धुलोमा हुर्के बढै यही मूलको पानी पिउथे डुबुल्की म मार्ने खोला खुसी नतार भन्दै थियो जुन रुँदै पूर्णिमामै आँसु नजार भन्दै थियो पौरखले बनाएको सिङ्गो देश हो हाम्रो नेपाल पौरखले बनाएको सिङ्गो देश हो हाम्रो नेपाल इतिहासको पाना पनि नजुक नहार भन्दै थियो जुन रुँदै पूर्णिमामै आँसु नजार भन्दै थियो सबै हामी नेपाली हौं छिन्न भिन्न हुनुहुन्न सबै हामी नेपाली हौँ छिन्न भिन्न हुनुहुन्न एउटै छानो आकाशले बस्ती नभार भन्दै थियो जुन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 वाचनकै क्रममा म यहाँहरू समक्ष वाचन गर्ने तर्खरमा छु गजलकार गोविन्द बाबुको गजल अर्को बत्ती निभ्यो फेरि पर्खाइमा साँझ ढल्दा अर्को बत्ती निभ्यो फेरि पर्खाइमा साँझ ढल्दा पापी मनले के के सोच्यो तडपाईमा मुटु जल्दा मनुष्यको चोलाली नजन्मेकै जाति हुन्थ्यो मनुष्यको चोलाली नजन्मेकै जाति हुन्थ्यो पाइना सारा मान्छे हुनु विधाताले त्यसै छल्दा अर्को बत्ती निभ्यो फेरि पर्खाइमा साँझ ढल्दा लोभी आँखा पापी मन यस्तै रहेछ दुनियाँ नै लोभी आँखा पापी मन यस्तै रहेछ दुनियाँ नै अत्तारिने रहेछ मान्छे चाहनाको पर्खा ढल्दा अर्को बत्ती निभ्यो फेरि पर्खाइमा साँझ ढल्दा कि त बाँच्न देऊ दैव कि त मार सहन्छु म कि त बाँच्न देऊ दैव कि त मार सहन्छु म बेकामे झैँ लाग्छ जीवन मनमा हारी हुरी चल्दा अर्को बत्ती निभ्यो फेरि पर्खाइमा साँझ ढल्दा धेरै दुखे जिन्दगीमा पुरानो त्यो घाउ बल्झी धेरै दुखे जिन्दगीमा पुरानो त्यो घाउ बल्जी, आफ्नै आँगन बिरानो भो आज हात पाउ गल्दा अर्को बत्ती निभ्यो फेरि पर्खाईमा साझा ढल्दा पापी मनले के के सोच्यो तडपाईमा मुटु जल्दा गजलकार गोविन्द भावुकजीलाई धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि तानमै धेरै भयो ढिलो साथी हो ताना तानमै धेरै भयो ढिलो साथी हो नठो है विखण्डनको किलो साथी हो उचाल्ने र थचार्ने तिम्रै खेलले गर्दा उचाल्ने र थचार्ने तिम्रै खेलले गर्दा देश पनि भयो थिलो ठिलो साथी हो ताना तानमै धेरै भयो ढिलो साथी हो ताना तान र हाना हान खेल पराईको ताना तान र हाना हान खेल पराईको हराउँछ कि नेपालीको जिलो साथी हो ताना तानमै धेरै भयो ढिलो साथी हो ढक तराजु भाषा भूगोल जाति अनि धर्म ढक तराजु भाषा भूगोल जाति अनि धर्म कसलाई पर्यो हड्डी कसलाई फिलो साथी हो ताना तानमै धेरै भयो ढिलो साथी हो चाहना खोइ कसको हो बहाना हो कसको चाहना खोइ कसको हो बहाना हो कसको पुग्या छैन अझै भाग बिलो साथी हो तानातानमै धेरै भयो ढिलो साथी हो माउ फरक दाउ फरक घाउ फरक फरक माउ फरक दाउ फरक घाउ फरक फरक निचोर्मुस रागिएको पिलो साथी हो ताना तानमै धेरै भयो ढिलो साथी हो धेरै थरी फुल फुल्ने बगैँचा हो सानो धेरै थरी फुल फुल्ने बगैँचा हो सानो नचे पहै बैर भएको हिलो साथी हो ताना तानमै धेरै भयो ढिलो साथी हो नठोक है विखण्डनको किलो साथी हो यी सुन्दर गजलांशहरूका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 आवाज यो हो कार्यक्रम हाम्रो आवाज कस्तो अनौठो नाप नभएको जिन्दगी कस्तो अनौठो नाप नभएको जिन्दगी गुणस्तरको छाप नभएको जिन्दगी पोल्दै पिटियो भाग्य आरनमा हाल्दै पोल्दै पिटियो भाग्य आरनमा हाल्दै बन्यो धारिलो दाप नभएको जिन्दगी कस्तो अनौठो राप नभएको जिन्दगी पुष्माको ठन्डी खेलियो सडकमै पुष्माको ठन्डी छेलियो सडकमै माया ममताको ताप नभएको जिन्दगी कस्तो अनौठो नाप नभएको जिन्दगी युद्ध मैदान रहेछ जीवन जिद्दानी युद्ध मैदान रहेछ जीवन जिद्दानी पिठ्युमा स्याबासी धाप नभएको जिन्दगी कस्तो अनौठो नाप नभएको जिन्दगी कर्मै रहेछ खोटो चिताको पुग्दैन कर्मै रहेछ खोटो चिताको पुग्दैन दोषी पुरपुरो फाप नभएको जिन्दगी कस्तो अनौठो नाप नभएको जिन्दगी गुणस्तरको छाप नभएको जिन्दगी धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार कल्पना राईजीलाई पिएनएन अनलाइन रेडियोको प्रस्तुति समाचारमूलक कार्यक्रम हाम्रो आवाजमा पार्षिक रूपमा सञ्चालन भइरहेको एउटा छुट्टै कार्यक्रम अभियान हजुर तपाईँहरूका समस्या तपाईँहरूकै आवाजमा प्रत्यक्ष रूपमा राजदूतसँग पुर्याउने एकमात्र कार्यक्रम अभियान यो कार्यक्रम तपाईँहरूले प्रवासी नेपाली डट कम सिर्जना काला डट कम र डिसी नेपाल डट कमका साथै W W W dot GNLF dot blog dot कमबाट सुन्न सक्नुहुनेछ प्रत्यक्ष टेलिफोन तथा इमेलबाट तपाईँहरूले आफ्नो जिज्ञासा राख्न सक्नुहुनेछ इमेल ठेगाना इन्फो एट प्रवासी Nepali dot com info at सिर्जना कालाहरू डट कम आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो website W W W dot सृजनाका लहरहरू डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम आदरणीय श्रोता मित्र हाम्रो संसार डट नेटमा प्रकाशित भइसकेको गजल म यहाँहरू समक्ष वाचन गर्ने तर्कनमा छु बुझ्नेलाई श्रीखण्ड थियो नबुझ्नेलाई धारा भयो बुझ्नेलाई श्रीखण्ड थियो नबुझ्नेलाई झारा भयो आफ्नो पराई नचिन्दामा पानी बारा बार भयो हात समय खाएका ती कसम आज कहाँ गए हात समय खाएका ती कसम आज कहाँ गए बरबर आँसु खसाउँदै बोलेको के सारा भयो बुझ्नेलाई श्रीखण्ड थियो नबुझ्नेलाई झार भयो बिच बाटोमा रोकिदियौ पाइला अघि चल्दै थिए बिच बाटोमा रोकिदियौ पाइला अघि चल्दै थिए आखिर मेरो माया आज बिजने काँडे तारा भयो बुझ्नेलाई श्रीखण्ड थियो नबुझ्नेलाई धारा भयो स्वार्थी बन्नु थियो भने विश्वास किन दिलाइ गयौ स्वार्थी बन्नु थियो भने विश्वास किन दिलाइ गयौ भित्र मर्छु सधैँ जीवन साह्रै भारा भयो बुझ्नेलाई श्रीखण्ड थियो नबुझ्नेलाई झारा भयो रुवाएर गयौ तिमी खुसी हुनु सधैँभरि रुवाएर गयौ तिमी खुसी हुनु सधैँभरि दुःख पीडा यही वेदना मेरो बाँच्ने आधार भयो बुझ्नेलाई श्रीखण्ड थियो नबुझ्नेलाई झारा भयो आफ्नो पराई नचिन्दामा पानी बारा बारा भयो धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार विमला अधिकारीजीलाई माया र प्रेमले भरिपूर्ण कार्यक्रम सप्तकुष्ठ सिर्जना कलाहरू डट कममा भावना र सङ्गीतको सङ्गम जसमा तपाईँहरूबाटै प्राप्त रचना कतै मिलनका डोगहरू कतै बिछोडका घाटाहरू एकैसाथ शब्दगुच्छमा सुन्न नभुल्नुहोला शब्दगुच्छ मात्रै सिर्जना कलाहरू डट कममा विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदी अरेबियाको प्रकाशन विभिन्न साहित्यिक रचनाहरूको सङ्गमको शैली पढ्न नभुल्नुहोला आदरणीय श्रोता मित्र हामीलाई हाम्रो इमेल इन्फो एट सिर्जनाका लहरहरू डट कम मार्फत आफ्ना रचनात्मक प्रतिक्रियाहरू पठाउनुहुने सबै श्रोता मित्रहरूलाई रचनात्मक प्रतिक्रियाहरूका लागि धेरै धेरै धन्यवाद कार्यक्रम सुनिदिनु हुने तपाईँहरूलाई साहित्यिक सलाम रिसाउँदाले आफ्नै खुसी हुँदाले आफ्नै रिसाउँदाले आफ्नै खुसी हुँदाले आफ्नै सधैँभरि तिमी मेरी कुनै सधैँभरि तिमी मेरी जे गरे आफूले तोछरेने आफूनै आँसु झरेने आफूनै हाँसो छरेने आफूनै आँसु झरेने आफूनै सधैँभरि तिमी मेरी जे गरेने आफूनै रिसाउ आफूले खुसी हुँदाले आफूले सधैँभरि तिमी मेरी जे गरे नि आफूले रिसाउँदाले आफूले खुसीबाट सधैँ म त टाढा भागेछु खुसीबाट सधैँ म त टाढा भागेछु आँखाबाट दुई थोपा आँसु मागेछु बाटा कसम पनि हुन्थ्यो तिम्रो साथमा बाटा कसम पनि हुन्थ्यो तिम्रो साथमा कहाँ गयो तिम्रो माया भुल्न लागेछु खुसीबाट सधैँ म त टाढा भागेछु तिमी सधैँ भन्थ्यौ चोखो माया दिन्छु तिमी सधैँ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 अगाडि बढ्ने कुरामा दुईमत छैन श्रोता मित्र सदा चाहिँ यो साङ्गीतिक कोसेलीसँगै म कार्यक्रम प्रस्तुता खगेन्द्र अधिकारी अमृत कार्यक्रम उत्पादक कुमार यात्रीका साथ सहकर्मी मित्र सागर श्रेष्ठलाई पनि बिदा दिनुहोस् रेडियो दुर्वतारा सामुदायिक एफएम उनानब्बे थोप्लो आठ मेगाहार दैलेखबाट प्रसारण हुने नियमित कार्यक्रमहरू सुन्दै गर्नुहोला आउँदा जाँदा लाउला पिरती जदौ जनते